सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल प्रतिपक्षी माओवादी सहित सत्तारूढ़ कंग्रेस र एमालेका नेताहरूले लामो अन्तरालपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सफल बनाउँदै त्यसलाई आफ्नो पक्षमा उपयोग गर्नुपर्ने सुझाव दिएका छन् प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको छ मोदी यसै महिना आउनुहुने कार्यक्रम रहेको छ सत्र वर्षपछि कुनै भारतीय प्रधानमन्त्री नेपाल आउन लागेका हुन् बैठकमा मोदीको सो भ्रमणलाई दुई देश बीचको सम्बन्ध थप सुदृढ गर्ने गरी र आफ्नो पक्षमा उपलब्धि लिने गरी सदुपयोग गर्नुपर्ने सुझाव नेताहरूले दिएका छन् राष्ट्रिय हितलाई ध्यानमा राखेर एजेण्डाहरूमाथि छलफल र सम्झौता गर्नुपर्ने नेताहरूको भनाइ छ बैठकमा दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको कंग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउनु भएको छ भारतसँग छलफल हुने विषयसँग सम्बन्धित मन्त्रीहरूसहित भोलि पुनः बैठक बस्नेछ यस्तै तीन दलको बैठकमा संविधानको कामलाई तीव्रता दिने सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग छिट्टै गठन गर्ने लगायतका विषयमा पनि छलफल भएको पौडेलले बताउनु भएको छ एमाले उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्रीसँगको वार्ता कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताउनु भएको छ नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्धि सम्झौता गर्नुपर्ने आफूहरूले सुझाव दिएको उहाँले बताउनु भयो बैठकमा तीनै दलका शीर्ष तहका नेताहरूको सहभागिता रहेको थियो संसदीय समितिका सभापतिहरूबारे सहमति बनाउन सभामुख सुभाष चन्द्र नेङमाङले दुई दिनको अल्टिमेटम दिनुभएको छ लामो समयसम्म समिति गठन हुन नसकेपछि उहाँ आफैले पहल थाल्दै आज प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएको छ दलहरूबीच सहमति नभएपछि चौध गते समितिका सभापतिको निर्वाचनको मिति तोकिने उहाँले बताउनु भएको छ लेखा समितिका सभापतिको भने सोह्र गते बिहान एघार बजेका लागि निर्वाचन हुने मिति तय भइसकेको छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत नेकपा माओवादीलाई सत्ता पक्षको छाया हो कि प्रतिपक्षको स्पष्ट हुन आग्रह गर्नुभएको छ ललितपुरमा भएको कार्यक्रममा थापाले माओवादीले प्रतिपक्षमा बसेर सत्ताको भाग खोजिरहेको भन्दै द्वैध चरित्र अन्त्य गर्न आग्रह गर्नुभएको छ ए माओवादीहरू अरू प्रतिपक्षलाई निषेध गरेर रात दिन बालुवाटार धाएर सत्तामा भाग खोजिरहेका छन् उहाँले भन्नुभयो अब उसले सत्ता क्लियर गर्नुपर्छ सत्ता पक्षको छाया हो कि प्रतिपक्षको हो प्रतिपक्षले सरकारको कमजोरी औल्याएर रचनात्मक सुझाव जवाब दिनुपर्ने भए पनि ए माओवादीको व्यवहारले प्रतिपक्षी दलहरू अप्ठ्यारोमा परेको थापाले दावी गर्नुभएको छ ठूला दलले माघ आठ गते संविधान जारी हुने प्रतिबद्धता जनाए पनि अहिलेकै गति र प्रवृत्तिले संविधान जारी हुन नसक्ने थापाले बताउनु भएको छ कंग्रेस एमालेमा ठूलो पार्टी बनेको दम्भ र एमा नेकपा माओवादीले सदनभित्र र बाहिर बनाएको मोर्चा बन्दी नै संविधानको बाधक हुने उहाँको टिप्पणी छ भारतीय परराष्ट्र मन्त्रीको नेपाल भ्रमण र प्रधानमन्त्रीको आसन्न भ्रमणका विषयमा छलफल गर्न सबै दल मिलेर एजेण्डा तय गर्नुपर्नेमा तीन दलले आफूखुसी तय गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्नुभयो संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनलाई तत्काल र बिना शर्त युद्धविरामका लागि आग्रह गरेको छ राष्ट्रसंघीय सुरक्षा परिषदले युद्धविरामका लागि दुवै पक्षलाई आज आग्रह गरेको हो इजरायली र प्यालेस्टाइनको सो आक्रमण आज तेस्रो हप्ता प्रवेश गर्न लाग्दा राष्ट्रसंघको यस्तो अपील आएको छ पन्ध्र सदस्यीय सो परिषदको आइतबार राति बसेको बैठकपछि आज बिहान सो अपील आएको बताइएको छ सो परिषदले दिनहुँ नागरिकको ज्यान जाने क्रम तत्कालै रोक्नुपर्नेमा पनि जोड़ दिएको छ परिषदले यस्तो आग्रह गरिरहँदा इजरायलले गरेको सो आक्रमणको क्रममा एक चारभन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको जानकारी प्यालेस्टाइनले दिएको बताइएको छ चौबिस घण्टे युद्धविरामका लागि दुवै पक्षले प्रस्ताव स्वीकार गरे पनि आक्रमण भने रोकिएको छैन इजरायलद्वारा जारी राखिएको आक्रमणको क्रममा गाजा पार्टीमा आइतबार पनि केही प्यालेस्टाइनीको मृत्यु भएको छ गत जुलाई आठबाट इजरायलले गाजामा आक्रमण शुरू गरेको हो उसले जारी राखेको आक्रमणका क्रममा हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनका साथै अन्य पाँच हजारभन्दा बढी घाइते भएका छन् र स्कटल्याण्डमा भइरहेको राष्ट्रमण्डल खेलमा भारत तलनतर्फ भारतका सतीश शिवालिङले नयाँ कीर्तिमान बनाएका छन् सतहत्तर केजीतर्फको प्रतिस्पर्धामा कुल तीन सय अठाइस केजी तौल उठाउँदै सतीशले राष्ट्रमण्डल खेलको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक हात पार्न सफल भएका छन् उनले स्यान्सतर्फ एक सय उनापचास र क्लिन एण्ड जर्गमा एक सय उनाअसी केजी भार उठाएका थिए यो सँगै राष्ट्रमण्डल खेलमा भारतको स्वर्ण संख्या छ सहित कुल पदक बाइस पुगेको छ हवस् त यसका साथै अपरान्न चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भई नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट next education इएलमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lion Chowk Narayangarh phone zero five six five seven one zero nine one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 आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spares part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी चौतारा सँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर वाउ आज पनि नयाँ कपडामा झुक्यो न मजाले झुक्कियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा chiffon sari boutique kurta suit pant अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry service नै Chitwan dry cleaners and laundry service KN plaza Ratnagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम आधुनिक यात्रा हार्दिक स्वागत छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्राको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिराखेको छ राष्ट्र म छु तपाईँको आधुनिक यात्राको सहयात्री दिवस मगन सुनिराख्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम आधुनिक यात्राको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर हामी हरेक साताको सोमबार अपरान्न चार बजे अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुनेछौँ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी कार्यक्रमको सुरुवातमा एउटा मिठो आधुनिक गीतलाई कार्यक्रममा स्थान दिन्छौँ हामी कर्णदासको स्वर रहेको छ ठुला ठुला महल होइन अवक्रममा तपाईँको लागि खुला महल होइन सिप सिकाउने झुपडी देऊ दैव हिंसा माग्ने मैदान होइन धानु मार्ने खेत देऊ झुपडीमा हात तिखार्छु खेतैभरि पसिना चौछु अब आउने साल हेर हो मेरो चन्द्र सूर्य फरफराउँछु लहराउँछु हो फरफराउँछु भोकलाई भोजन देऊ लाजलाई ढाकी देऊ भोकालाई भोजन देऊ लाजलाई ढाकी देऊ प्यासीलाई चट्टान फुटाऊ रुखो खेतमा बादल खसाऊ बाझो कोकमा मुला फुटाऊ बाझो कोखमा मुला फुटाओ रगत माग्ने तलवार होइन मसी माग्ने कालम देऊ राजन धेरै बोल्ने ओठा होइन सेवा गर्ने हात देऊ इतिहासमा आजै लेख्छु हाते मालो म आजै बुन्छु अब आउने साल हेर मेरो चन्द्र सूर्य फरफराउँछु लहराउँछु ठुला ठुला महल होइन कर्णराजको सुमधुर आवाजमा सजिएको यो आधुनिक गीतलाई कार्यक्रमको पहिलो स्थानमा राखिसकेका छु गीतले बगेको थियो पनि बगेको थियो नेपालमा भएको इतिहासलाई गीतले गाएको थियो कार्यक्रम आधुनिक यात्राको यो पहिलो व्यवसायमा हामीले राखिसकेका छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसाय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा केही समय पहिला निस्किएका आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर हामी साताको एक दिन उपस्थित हुने गर्छौँ सोमबार अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ र कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ र कार्यक्रममा ढिला नगरिकन यो क्रमलाई फेरि अगाडि बढाउन चाहन्छु एउटा मिठो गीतबाट नारायण गोपालको सुमधुर आवाज रहेको छ यो गीतमा र यो गीतपछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने हरे तेरी हाम्री ममतामयी माता कलावती सुविदीको असामयिक निधन भएकोमा सागर जानुहुने इष्टमित्र छरछिमेक बन्धु बान्धव एवं सम्पूर्णमा यही साउन तेह्र गते परेको तेह्रौं दिनको पुण्यतिथिमा गहुँत ग्रहणका लागि रत्नगर आठ पर्सौनी स्थित निवासमा उपस्थित हुन अनुरोध गर्दछौ छोराहरू डेलीराम रखाल विनोद रखाल एवं समस्त परिवार प्रसूति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर रोड टाढीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक क्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी आरटीआर 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुवाका जाने आफ्नो सपना पूरा गर्नुहोस् हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृद्धि प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज म्याट जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षा सुविधाहरू ग्यारेन्टीका साथ सञ्चालन ग्याप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धी जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान बसी आफ्नो अध्ययन पुरा गरेका सिन्चयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेसिङ गरिने सम्पर्क central college of vocational training private limited Kathmandu branch office सही चोक नारायणघाट चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराह चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुओका जाने आफ्नो सपना पुरा गर्नुहोस् हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज नेट जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षाहरू सेवाहरू ग्यारेन्टीका साथ सञ्चालन ग्याप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धित जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान बसी आफ्नो अध्ययन पुरा गरेका सिन्चयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेस कोचिङ गरिने सम्पर्क central college of vocational training private limited Kathmandu branch office सही चोक नारायणघाट चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराहा चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी बाजिया यो जयपुरी कुर्ता सुरुवाल तेजु फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कष्ट लाग्यो यो नाति पुर्किएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आएको वम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिडक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर काशीनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै तनाउ हम्स मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy stores Ratnagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्राको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने तपाईँकै आधुनिक यात्राको सहयात्री म मगर पनि उपस्थित भइसकेको छु कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँले मन पराउनुभएका तपाईँले नै रुचाउनुभएका आधुनिक गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र केही समय पहिला निस्केका आधुनिक गीतले कार्यक्रममा स्थान दिने जमरको पनि गरिराखेका छौँ कार्यक्रममा एउटा मिठो आधुनिक गीतलाई कार्यक्रममा स्थान दिन्छौँ मेरो प्यारो ओखल ढुङ्गा नारायण गोपालको सुमधुर आवाज रहेको छ यो गीतमा अब क्रममा तपाईँको लागि यो मिठो गीत तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल बाछस्थलमा यो कवि कोसै सब काल बित्यो हाँस्यो खेल्यो बन कुञ्ज घुम्यो मेरो प्यारो ओखल ढुङ्गा मेरो प्यारो गङ्गा सैर गर्छु स्मृतिको प्रिय गङ्गा जब म चढेर भावको डुङ्गा सैर गर्छु स्मृतिको प्रिय गङ्गा स्वप्न गगनबाट सुशीतल जल सुख स्मृतिको बर छ रिमझिम मेरो प्यारो ओखल ढुङ्गा मेरो प्यारो खल ढुङ्गा कुसुमा करको आचल पक्री उसमा करको आचल पक्री मलाई कति खोज्दी हुन् प्रकृति मृग सावकहरू उफ्री उफ्री अरू लतिकाहरू हल्ली हल्ली मेरो प्यारो प्यारो ढुङ्गा नारायण गोपालको सुमधुर आवाजमा सजिएको यो मिठो आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा राखिसकेका छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाजमा कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर हामी साताको एक दिन उपस्थित हुने गर्छौँ सोमबार अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म उपस्थित हुने गर्छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर कार्यक्रम आधुनिक यात्राको व्यवसायमा मिठा मिठा आधुनिक गीतसँगै तपाईँलाई सहयात्री गनाउने कोसिस गरिराखेका छौँ दर्पण पारीबाट मलाई सहयोग मिलिराखेको छ रास र म छु तपाईँकै आधुनिक यात्राको सहयात्री दिवस मगर कार्यक्रम आधुनिक यात्राको व्यवसायमा सुनिराख्नु भएको छ तपाईँले पनि कार्यक्रम आधुनिक यात्राको व्यवसायलाई विश्वभरि सुन्नको लागि W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम आधुनिक यात्राको व्यवसायलाई तपाईँले ए रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजबाट पनि सुन्न सक्नुहुनेछ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ र मिठा मिठा पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँको त्यो थकानलाई थोरै भए पनि परिराख्ने कोसिस गर्छौँ हामी लोप हुन लागेका आधुनिक सुगम सङ्गीतलाई कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी स्थान दिन्छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा यिनै गीतहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भने एकछिन कार्यक्रम आधुनिक यात्राको व्यवसायमा तपाईँले नै गुनगुनाउनु भएका तपाईँ मन पाखा गर्दा गुनगुनाउने आवाजहरूलाई कार्यक्रममा स्थान दिन्छु तपाईँ गाउँघरमा बस्दा मनपाखा जानुहुन्छ त्यसमा आफूलाई मनपर्ने गायकको गीतहरू गुनगुनाउनुहुन्छ गुनगुनाउँदै घाँस दाउराहरू काट्नुहुन्छ त्यस्तो गीतहरूलाई कार्यक्रममा स्थान दिन्छु मिठा मिठा गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस गर्छ हामी कार्यक्रम आधुनिक यात्राको व्यवसायबाट कार्यक्रम आधुनिक यात्राको व्यवसायमा तपाईँ मेलापात जाँदा गुनगुनाउने गीतहरूलाई कार्यक्रममा पनि बसाइदिन्छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसाय आउने गर्छ साताको सोमबार अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म आउँछ र त्यस भएर त्यसपछि विदा भएर जान्छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा मलाई दर्पण प्राडीबाट राज्यले सहयोग गरिराख्नु भएको छ भने तपाईँकै आधुनिक यात्राको सहयात्री म दिवस मगर पनि कार्यक्रम आधुनिक यात्राको व्यवसायमा जुटिराखेका छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसायबाट भने एउटा मिठो गीत सुन्छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा तारादेवीको सुमधुर आवाज रहेको कति हो म प्रति भरोसा भन्ने गीत तपाईँको लागि हामी कार्यक्रम आधुनिक यात्राको व्यवसायमा राख्छौँ बसेछ तिमी बसेछ तिमीमा तारादेवीको सुमधुर आवाजलाई कार्यक्रम आधुनिक यात्राको व्यवसायमा राख्यौँ हामीले कार्यक्रम आधुनिक यात्राको व्यवसायमा पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छु तपाईँ आफ्नो बन्द कोठाभित्र रेडियो ट्युन गरेर कार्यक्रम आधुनिक यात्राको व्यवसाय सुनिराख्नु भएको छ होला कार्यक्रम आधुनिक यात्राको व्यवसायमा बस्ने आधुनिक सुगम सङ्गीत सँगै अब पनि गुनगुनाइरहनु भएको छ होला र आफ्नो मनपर्ने मान्छेलाई सम्झिराख्नु भएको छ होला कार्यक्रम आधुनिक यात्राको व्यवसायमा त्यस्तै मिठा मिठा आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस गर्छौँ र रूप लोप हुन लागेका आधुनिक गीतहरूलाई प्रायः जसो कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी स्थान दिन्छौँ पुराना स्वरमा निस्केका गायक गायिकाको गीतलाई कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी स्थान दिन्छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसायबाट भने अब बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम आधुनिक यात्राको व्यवसाय सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेट तपाईँहरूको मोबाइल सेट र श्रोतामाझ पुर्याउन साथ दिने प्राविधिक मित्रका लागि राज्यप्रति निकै नै आभारी छु भन्दै तपाईँको आफ्नै साथी आधुनिक यात्राको सहयात्री म दिवस मगर पनि उडायो सपना सबै हुरीले भन्ने गीतलाई कार्यक्रममा स्थान दिँदै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार सपना सबै हुरीले सपना सबै हुरीले सपना सबै हुरीले उडायो सपना सबै हुरी તો અઠોટ થયો નિશ્ચલ આખામાં ચોખ્ખો માયા કસ્તો અઠોટ થયો હિમાલ જસ્તો આચલ રહે हमरो प्रीत